स्थलीय पुण्यधरा छर छर बग्ने छ जस्तो शब्द छ त्यस्तै स्वर भएछ श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी अम्बिका ग्यावाली र ध्रुव ग्यावालीको जुन स्वरले सुनमा सुगन्ध थपेछ उहाँहरू यो गायन क्षेत्रमा पहिलो हो यो गीत मैले विद्यार्थी भएको नाताले तिमीको शब्द प्रयोग गरेर म जान्छु यी विद्यार्थीलाई मैले कक्षा छदेखि नै आफ्नो सम्पर्कमा राख्ने अवसर पाएँ र मैले विद्यालयमा साहित्यिक क्षेत्रमा को अगाडि बढ्न सक्छ कलाको क्षेत्रमा को अगाडि बढ्न सक्छ परि वर्गीकरण गरेर म हेर्छु र त्यसरी पनि म अगाडि ल्याउने गर्छु यी दुवै कलाकार नयाँ हुन् यिनलाई तलबाट मैले गाउनलाई गाउन लगाउँदै लिएर आएँ नाच्नलाई नाच्न लगाउँदै पनि लिएर आएँ पनि यिनीहरूमा चाहिँ गल रहेछ भगवान्ले साथ दिनुभएको रहेछ त्यो नैसर्गिक अलिकति गल रहेछ र पछि आएर मैले घरमा बोलाएँ करिब मैले बाह्र पाँच दिनसम्म ध्रुव र अम्बिकालाई घरमै बोलाएँ र त्यो गीतलाई पटक पटक अभ्यास गरेर सङ्गीतमा ढालेँ यी दुवै कलाकार नयाँ हुन् फाटी फुटी मञ्चमा दुई चारवटा गीतहरू गाएका होलान् कतै त्यो अलग कुरा हो अम्बिकाले त त्यही पनि गाई छैनन् ध्रुवले गाएका छन् र यिनीहरूलाई मैले आफ्नो ठाउँका कलाहरूलाई गलाहरूलाई माथि उठाउनु पनि छ र गुरुङमा पनि यस्ता छन् है प्रतिभा लुकेर बसेका छन् भरे देखाउनु पनि छ र नयाँ परिवारलाई मैले मलजल पनि गर्न छ त्यस अर्थमा मैले खोज्दा खोज्दै आखिरमा मैले आफैले बनाउन सकेँ उनीहरूलाई आफै निर्माण गर्न सकेँ र मलाई लाग्छ यो गीतमा उनीहरूको गायनबाट पक्कै पनि सन्तुष्टि मिल्ला मलाई पनि त्यो स्टुडियो गर्ने क्रममा रेकर्ड गर्ने क्रममा यस्तो महसुस भएको छ र म सन्तुष्ट पनि छु त्यही त मैले के पाएँ भने अम्बिका ग्यावाली र ध्रुव ग्यावाली अब यो गायन क्षेत्रको यो पहिलो सिँढी हुन सक्छ उहाँहरूले चाहिँ नि यस क्षेत्रमा रुचि राख्ने हो भने तुरन्तै अवसर पाउने देखिन्छ र उहाँहरू जम्ने देखिन्छ उहाँहरूलाई पनि बधाई दिन चाहन्छौँ हामी मैले विद्यालयबाट उत्पादन गरेका कलाको क्षेत्रमा पनि मबाटै उत्पादित केही नर्तक र नर्तकीहरू पनि छन् यो गीतलाई सामूहिक रूपमा गान गरेर नृत्यसहित प्रस्तुत गर्ने चाहिँ उद्देश्य राखेको हुनाले यसको लागि चाहिँ मैले चारजना विद्यार्थीहरूलाई यति राम्रो छन् त्यो पछि देखेपछि थाहा हुन्छ उनीहरूको नाच नृत्यमा उनीहरूसँग पनि कला छ उनीहरूको चाहिँ केही परिचय पनि परेको छ सीमा गेवाली यही क्याम्पसमा पढ्छिन् अनि ज्योति शर्मा यही क्याम्पसमा पढ्छिन् सीता गेवाली प्लस सीता गेवाली तल्लो उच्च माइमा पढ्छन् जनबोध उच्च भाइमा पर्छन् र उनीहरू पनि यति उत्साहित छन् कि हामीले हाम्रो ठाउँलाई अगाडि बढाउन पर्छ हामी लाग्छौ यस्तो उत्साहित भएर लागेका विभिन्नता हो गुल्मी हजुर पहाडको यो सुन्दर दिव्य कलाको हो तस्बिर अन्त्यमा यहाँलाई भन्ने मन लाग्यो कुरा अन्त्यमा यस कार्यक्रमको माध्यमबाट के विनम्र मेरो अनुरोध छ भने यो गुल्मीका बासिन्दाहरू विशेषतः कामको सिलसिलामा विभिन्न क्षेत्रमा जागिरमा हुनुहुन्छ कोही आर्थिक उपलब्धिको दौरानमा चाहिँ विदेशतिर पनि हुनुहुन्छ त जो जहाँ हुनुहुन्छ त उहाँले या प्रत्यक्ष गीत यो सुनिसकेपछि वा अरू कसैबाट थाहा पाइसकेपछि पनि ए हाम्रो जिल्लालाई उठाउनको लागि लेजीको कार्यक्रम रहेछ यो व्यक्तिको परिश्रम परिसकेछ या केही मान्छेहरूले पसिना बगाइसकेछन् भनेपछि बाहिर हामीले पनि हाम्रो जिल्लाको यस्तो यस्तो छ है यी ठाउँहरूमा त्यहाँ जान योग्य ठाउँहरू छन् हाम्रो जिल्लामा पनि भनेर आफूले पनि शिर उठाएर गौरव गर्ने खालको सामग्री बनाउनको लागि यहाँहरूले अलिकति भए पनि आफ्नो परिश्रम आफ्नो पसिना सङ्कलन गरिदिनु होला र हाम्रो जुन भिजुअल गर्ने उद्देश्य छ यो म पुनः के विनम्र आग्रह गर्छु भने आर्थिक सङ्कलन बिना एक कदम पनि अगाडि बढाउन सकिँदो रहेछ त्यो मलाई अनुभव भइसकेको छ र यहाँ अलिकति पैसा नै लगानी हुन्छ हाम्रो उद्देश्य पुरा गर्ने सिलसिलामा त्यसैले अलिकति आर्थिक सहयोगलाई म पटक पटक यहाँहरूसँग चाहिँ हार्दिक आग्रह गर्दै म अहिलेको आफ्नो यो छोटो समयको भनाइलाई यही अन्त्य गर्छु कार्यक्रमको सञ्चालक तपाईँ प्रेम सुनारले यसरी यस कार्यक्रमलाई रुचि लिएर यो कुरालाई रुचि लिएर यसरी मसँग अन्तर्वार्ता लिनु भएकोमा र भविष्यमा पनि आफूले सक्दो सहयोग गर्ने संस्थागत ढङ्गले पनि र वैयक्तिक ढङ्गले पनि सक्दो सहयोग गर्ने जुन आश्वासन दिनुभएको छ यसको लागि म अत्यन्तै आभारी छु र यहाँलाई धेरै धेरै धन्यवाद दिनु पनि हामी पनि आभारी छौँ किनभने तपाईँको यति अमूल्य निधिलाई पहिलो पटक हामी मार्फत यो गीत ओपनिङ गर्नुभयो यसप्रति हामी गर्वित छौँ तपाईँको मनोकामना पुरा होस् तपाईँले जुन चाहनु भएको छ त्यो पुरा गर्नका लागि समस्त श्रोताले देश विदेशमा रहनुभएका गुलमेलीहरूले यस गीतलाई दृश्यमा उतार्नका लागि जति सक्नुहुन्छ सहयोग गरिदिन आग्रह गर्दछौँ र अन्तिममा सहयोग गर्नका लागि सम्पर्क गर्न चाहनुभयो भने तपाईँको नम्बर बताइदिनुहोस् न मेरो सम्पर्क नम्बर हो अन्ठानब्बे चार सत्तालिस पैँतालिस चार सय छ्यालिसमा यहाँले सम्पर्क गर्नुभयो भने मसँग चाहिँ सिधै वार्ता गर्न चाहिँ पाउनुहुनेछ र म पनि अत्यन्तै खुसी हुनेछु हामीलाई पनि महत्त्व पुनः अवसर दिनुभयो यसका लागि तपाईँलाई विशेष धन्यवाद दिँदै यस ऋषिमुनिहरूको नाम हो रेसुङ्गा बोलको यस गीतको बाँकी अंश छाड्दै विदा हुन चाहन्छु धन्यवाद ऐतिहासिक काममा यसरी हात हाल्नु भएकोमा र सहयोग गर्नु चाहिँ कमर कस्नु भएकोमा यहाँलाई मुरी मुरी धन्यवाद छ र यसको श्रेय यो आरम्भमा जुन एउटा श्रेय हुन्छ त्यो यहाँलाई ठुलो एउटा गौरवको रूपमा उपलब्ध हुनेछ भन्ने मलाई लाग्छ धन्यवाद हस् धन्यवाद गुफा छ तपको टक्सार अब सुनौ भोलि विवाह गर्छु भनेका प्रेमीले आजै राति बलात्कार गरी फरार अनि प्रेमीका घरमा प्रेमी चाहिँ प्रहरी खोरमा सम्बन्धी आजको जीवनको गोरेटो यस ओजेलका खबरको नियमित स्तम्भ जीवनको गोरेटोको साथमा नयाँ गाउँ सुनसादी पसल खनद बजार अर्घ खाँचे हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गहनाहरू बनाइन्छ पुरानो गहनासँग नयाँ गहना साटिन्छ अर्डर अनुसार बिना रसायनका गहना बनाइन्छ राशि अनुसारका पत्थर पाइन्छ प्रोपराइटर कृष्ण सुनार सन्तानब्बे चार सत्तरी सतहत्तर नौ सय एकाउन्न र अन्ठानब्बे पाँच सत्तरी त्रिसठी चार सय चौवन्न सुनमा शुद्धता हाम्रो प्रतिबद्धता साना साना थिए तन्नेरी भई छन् आज्ञाकारी बच्चाहरू अटेरी भई छन् एक्लै अर्कोलाई गाली गर्दै हिँड्थे साइनो गाँसेपछि मितेरी भई छन् आज्ञाकारी बच्चाहरू अटेरी भई छन् बलेसीले छाट्यो दलानको किनार पाली जोडेपछि मजेरी भई छन् आज्ञाकारी बच्चाहरू अटेरी छन् घाँस दाउरा खोज्न हिँडेकी कुमारी श्रीमान बिना नै सुत्केरी छन् आज्ञाकारी बच्चाहरू अटेरी छन् हजुर आज प्रस्तुत जीवनको गोरेटोलाई आत्मसात गर्ने यो गजल हामीले गुल्मीको हाडाडे गाविस निवासी डिबी थापा बिरहीले हालै बजारमा ल्याएको गजल सङ्ग्रह परिवेशबाट लिएका हौ गजलकार बिरहीको त्यो गजलमा लेखिए भन्दा रत्तिभर फरक छैन बाबुआमाले बच्चै देख्ने अहिलेका किशोर किशोरीहरूको रवैया बुढापाकाहरूले भने झैँ जन्मिँदा तालुमा लगाइदिएको ज्वानो अझै गनाउँदैछ तर कतिपयलाई बैंसले उन्माद भएर धौ सम्हाल्नु भएको देख्न सकिन्छ जति बेला पनि मोबाइल कानमै चाहिने कुरा गर्ने होइन खाली को छ जिस्किने र जिस्काउने अझ साउने सङ्क्रान्ति लागेदेखि घरमा जम्ने तीज गीतको बाहनामा घरबाट निस्किन पनि कति सजिलो भर्खर छ सात कक्षा पढ्दै गरेकी कतिपय चेलीहरू केटो मान्छे लरक्कको देखे भइहाल्ने उसको भित्री मन कस्तो छ बुझ्नै नपर्ने र कहाँ कसको छोरा हो वा कसको श्रीमान समान हो भन्ने कुरा पनि चिन्नै नपर्ने फोनमा हेलो यो कहाँ पर्यो भन्यो भने कानमा पर्यो अरे त्यो कसी नभएको कान सुरुमै त्यसरी जिस्किएपछि नपछ्याउने त कुरै भएन अनि त्यसरी जिस्किँदै जाँदा कहाँ देखु कहाँ भेटु भयो अरे अनि भयो भेट र ऊ आक्रमक बनेपछि आपत्ति जनाउने होइन मसक्क मस्किँदै मरेको कोरिया भन्दै आफूलाई सुम्पिहाल्ने अनि जब सुम्पिने तब मात्र के पर्यो नाम कहाँ पर्यो घर भनेर बल्ला बल्ल सोध्ने यस्तो छ आजकलका कतिपय युवतीहरूको कला यस्तै कलाको परिणति भोग्दैछन् यति बेला गुल्मीकी एक किशोरी र एक विवाहित पुरुषले अत उनीहरूको मिलन बिछोडको कथासँगै आजको जीवनको गोरेटोमा विकृति विसङ्गति र छल कपटको चर्चा समेत गर्दैछौँ हामी गाडीमा यात्रा गर्नुहुने बुढापाकाहरूलाई थाहै छ कि सिकिस्त बिरामी र वृद्ध वृद्धाहरूले अगाडिको सजिलो सिट पाउँदैनन् यहाँसम्म कि आफ्नै छोरीले बिरामी आमालाई पछाडिको सिटमा कष्टकर यात्रा गराएर आफू अगाडिको सिटमा पेलिँदै बस्न रुचाएको देख्न सकिन्छ पछिल्लो चरण ग्रामीण भेगमा गाडी जान थालेपछि कतिपय महिलाका लागि ड्राइभर दाई आकर्षणको केन्द्र बन्दै आएका छन् सके घरमै बोलाउने नसके कहाँ गाडी बिसाउँछ उहीँ पुग्ने पुग्ने प्रवृत्तिका कारण प्रेमलापका बेला गाडी भिरालोमा घिस्रिँदै घिस्रिँदै असी मिटर तल खस्दा समेत थाहा नपाएको घटना समेत नसुनिएको होइन यस्तै यस्तै ड्राइभर दाइ र कतिपय फाइबर दिदीहरूको प्रवृत्तिले दुर्घटनामा परेर कैयौँको ज्यान पनि गएको हुन सक्छ र जानै छ त्यसका अलावा कैयौँ महिलाहरू अलपत्र पर्दै आएका छन् गत हप्ता गुल्मीकी एक पन्ध्र वर्षीय चञ्चला नाम परिवर्तन पनि गुल्मीकै एक बस ड्राइभरसँग बुटोलमा विवाह विवाह गर्न हिँडेर बुटोलमै अलपत्र हुनु पर्यो गुल्मीको पौदी अमराई गाविस वडा नम्बर सातका चौतिस वर्षीय भोजेन्द्र थापासँगै साउन बाह्र गते चञ्चला नाम परिवर्तन भोलिको विवाहको सपना सजाउँदै र जोडीसँग जिस्किँदै बुटोल पुगिन जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुटोलको पुरानो बस पार्कमा रहेको ताज होटेलको कोठा नम्बर पाँचमा भोजेन्द्रले चञ्चलालाई राखेर त्यो रात भोलिको विवाह र भविष्यको सुन्दर सपनाहरू देखाएका थिए आहु बसन छेउमा मिठा मीठा कुरा गरौँ आहु बसन छेउमा मिठा मिठा कुरा गरौँ वर्षौँदेखि साँचिएका रहर हर पुरा तिम्रो साथ पाएपछि हाँसी खुसी जिउला तिम्रो नभई मरेछु भने अर्को जुन लिउ अर्को दिन बिहान केही बेर पछि आउँछु भनेर भोजेन्द्र त्यस होटेलबाट हिँडे दिनभरि उनको बाटो कुरेर बसिन् चञ्चला साँच पर्न थालिसक्यो उनको मनमा अनेक कुरा खेल्न थाल्यो विवाहको सपना पनि चुडिँदै गयो बुझ्दै जाँदा उनी को हुन् भन्ने कुरा बल्ल थाहा पाइन् चञ्चलाले र छाँगाबाट खसेजै भइन् मैले गरेको छैन मेरो घर सबमा गाडी छ मैले पहिले दुई दिनमा अहिलेको भनेर लगेको पछि थाहा पाउनुभयो तपाईँले हजुर म चाहिँ गइसकेपछि थाहा पाएँ यताउता गरेको थाहा पाएँ अनि घर फोन गरेर मम्मीलाई भन्नुभयो